नमस्कार स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको बसाइ लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँको लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै गुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवस्थालाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच विकासमा विशेष गरी त आज धान दिवसको अवसर पनि रहेको छ आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाटको बोल्दै हुनुहुन्छ ल ऋषिजीलाई सर्वप्रथम त धान दिवसको धेरै धेरै शुभकामना छ हजुरलाई पनि शुभकामना छ हजुर अनि ऋषिजी के कसरी बित्यो आजको दिन तपाईँको आजको दिन त्यस्तै हजुर धान दिवस भन्नु मात्रै हो धान दिवस चाहिँ मनाउन पाइएन के है हजुर हजुर आफ्नो अनि दही चिउरा खानु भयो कि नाइ हजुर दही चिउरा चाहिँ मजाले खाइयो है हजुरले खानुभयो हाम्रो पनि दिनैभरि दही चिउरै भन्नु पर्यो आज त हजुर ए त्यसो भए आज अलिकति दही चिउरा खाएर भए पनि धान दिवसलाई थोरै भए पनि मनाइयो अनि हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ आज धान दिवसको अवसर पनि छ क कसलाई शुभकामना व्यक्त गर्न चाहनुहुन्छ धन्यवाद टेक्निसियन सरलाई अनि रेडियो अर्पण सुनेर बस्नुभएको सबैजनालाई र मलाई ऋषि अधिकारी भनेर चिन्नुहुने नचिन्नुहुने सबैजनाको लागि हुन्छ ऋषिजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला भण्डाराबाट ऋषि अधिकारी आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई आफ्ना सम्झना राखेर गइसक्नु भएको छ विशेष गरी त आज असार पन्ध्र गते नेपालको आज धान दिवसको अवसर पनि रहेको छ आफ्ना आफन्त इष्टमित्रहरूलाई धान दिवसको अवसर पाएर आफ्ना सम्झनाहरू बाँड्न चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ गाईघाटबाट शान्ति सन्जु सन्जुजी तपाईँलाई सर्वप्रथम त धान दिवसको धेरै धेरै शुभकामना छ हाम्रो तर्फबाट अनि के कसरी बित्यो नि आज तपाईँको असार पन्ध्र गति यत्तिकै बसेर अनि रोपारहरूमा सहभागी हुन जानु भएन ए जानु भएन अनि दही चिउरा खानु भयो कि नै दही चिउरा नि खानु भएन ए ए चिउरा खायो भने पेट दुख्छ त्यसो भए त आज एक दिनको लागि भए पनि खाइदिनु पर्ने नि त किनभने आज असार पन्ध्र गते वर्षमा एकचोटि आउने चाडलाई त मनाउनु भएन त्यसो भए तपाईँले ए हुन्छ आजको कार्यक्रममा सहभागी हुनुहुन्छ कहाँ कसलाई सम्झिने धन्यवाद हजुर हुन्छ सन्जुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला गाईघाटबाट सन्जु आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ विशेष गरी आज असार पन्ध्र गते धान दिवस रहेको छ हामी तपाईँको दिनभरि खेत खेतमा नि पुग्यौँ र प्रत्यक्ष प्रसारण पनि गऱ्यौँ र तपाईँकैसँग बसेर दही चिउरा पनि रमाइलो गरेर खाइयो र कहीँ खेतमा गएर भविष्य पनि गरियो र कतै खेतमा गएर अलिअलि रोपारोसँगै मिलेर थोरै भए पनि रोपियो निकै रमाइलो भएको थियो आजको यो असार पन्ध्र गते र तपाईँ पनि कार्यक्रममा सहभागी भएर आफ्ना आफन्त इष्टमित्रहरूलाई असार पन्ध्रको शुभकामना दिन चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ अब नि कार्यक्रममा एउटा मिठो असारे भाका सुन्छौँ यो असारे भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ बाली पाली मात्रै छाउँछु बर्खा खानु पर्ने छैन बाली मात्रै लाउँछु जसका पनि दुई नजर बराबरी हेर्ने कहिले मौका पर्ला हजुर यो काँचुली फेर्ने आकाशमा बादलु डम्मै छ मनुमा के छ भन्नेलाई समय छ आकाशमा बादलु डम्मै छ मनमा के छ भन्नेलाई निकै रमाइलो भएका थियौँ हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय लिएर हामी उपस्थित भइराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर आज यो असार पन्ध्र विशेष गरी धान दिवस रहेको छ तपाईँहरूको खेत खेतमा नि पुग्यौँ र तपाईँहरूको कृषकहरूको हरेक कृषकहरूको जानकारी पनि लियो नेपालको दोस्रो धनी देश पानीको दोस्रो धनी देश भएर पनि कति ठाउँमा त पानी नभएको कारणले आज असार पन्ध्रको दिन पनि धान रोप्न पाएन भनेर किसानहरूले गुनासो गरिराख्नु भएको थियो कति त आकाशको पानीकै भरमा पनि धान रोपिरहेको छौँ भनेर पनि गुनासो गर्ने गरिराख्नु भएको थियो कति कृषकहरूले गुनासो गरिराख्नु भएको थियो र हामी तपाईँको भ्याइसम्म तपाईँको सम्पूर्ण खेतहरूमा पुग्यौँ मजाले बाउसे पनि खेल्यौँ मजाले हिलो पनि खेल्यौँ र तपाईँहरूमा नै सहपाठी भएर धान पनि थोरै थोरै भए पनि रोप्यौँ र निकै रमाइलो भयो तपाईँहरूको खेतमा गयो हामी वीरेन्द्रनगर गयो खैरेनी गयो आज हामी पिठुवा पनि गयो र पिठुवामा पनि निकै रमाइलो भयो निकै कार्यक्रमहरूमा पनि सहभागी भयो र हिलो पनि खेल्यो बाउसे पनि गऱ्यौँ र यदि तपाईँको घरमा उपस्थित तपाईँको खेतमा हामी उपस्थित हुन सकेनौँ र तिनजनाको मात्रै ठाउँमा मात्रै हामी उपस्थित भयो तिन ठाउँमा मात्रै र बाँकी ठाउँमा चाहिँ हामी समयले भ्याएसम्म मात्र उपस्थित हुन सक्यो र समयले नभ्याएको कारणले हामी उपस्थित हुन सकेनौँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजको तर्फबाट तपाईँलाई आगुन साल चाहिँ पक्कै पनि तपाईँको खेतमा पनि हामी सहभागी हुन आउने नै छौँ यदि तपाईँ सहभागी हुन चाहनुहुन्छ कार्यक्रममा भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर इसारा पाइराखेको छु हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा गइसक्नु भएको छ र आज विशेष गरी असार पन्ध्र धान दिवस रहेको छ निकै नै उत्साहको साथ मनाइरहनु भएको थियो होला आजको धान दिवस निकै नै सबै साथीभाइ सबै सहपाठीहरू मिलेर मनाइरहनु भएको होला भयो मनाइरहनु भएको थियो होला र कस्तो अनुभव भयो आजको असार पन्ध्रलाई सुनाउन मन लागेको छ भने पनि कार्यक्रममा उपस्थित जनाउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आफ्ना सम्झनाहरू राख्नको लागि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पदमपुरबाट अन्जना अन्जनाजी के छ तपाईँको नयाँ नौलो खबर तपाईँलाई विशेष गरी रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजमा चाहिँ असार पन्ध्र गते धान दिवसको धेरै धेरै शुभकामना अनि अञ्जनाजीले आज के कसरी बित्यो तपाईँको दिन आज चाहिँ असार पन्ध्र गते विशेष गरी अनि दही चिउरा चाहिँ खानु भयो कि नाइ ए टन्नै खानु भएको छ आज पक्कै पनि खानाको साटो नै दही चिउरा होला होइन खानाको साटी नै दही चिउरा खानुभयो त्यसो भए विशेष गरी अञ्जनाजीको घरतिर पनि पदमपुरतिर पनि यसो आउने धोएको थियो तर पनि उहाँहरूले हामीलाई बोलाउनु भएन त्यही भएर हामी त आएनौँ अञ्जनाजी हजुर किनभने त्यतातिर अलिकति पानीको समस्याले गर्दा रोपाइ भएको छैन भनेर अनि यसो बा खाली खेत त हेर्न आउन नहुने रोपाइ गर्न आउनुपर्ने भनेर आगुन साल चाहिँ पक्कै पनि अन्जना पदमपुरतिर पनि आउनेछौँ अन्जनाजी हुन्छ कार्यक्रममा हुनुहुन्छ कहाँ कसलाई सम्झना स्वरूप राख्न चाहनुहुन्छ धन्यवाद हजुर Mm-hmm. राखेको बिमालालाई अनि मेरो साथीहरू सीता फुमाया अनिता अनि यता परमा हुने दाईहरू भाइहरू सम्पूर्ण भएर अनि साइकली हुने रमेश अङ्कलको लागि अनि छामाहरू सम्पूर्णको लागि अनि अनि आउने रमेशको लागि अनि पदमपुरबाट आउने बिन्दास लामाको लागि अनि मेरो यहाँ हुने भाइ बहिनी सम्पूर्ण भएर तर अनि मलाई त सम्पूर्ण हुन्छ जी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थित जनाउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला पदमपुरबाट अञ्जना लामा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो सम्पर्क विच्छेद भइसकेको छ आज विशेष गरी पन्ध्र असार पन्ध्र गते धान दिवस रहेको छ निकै नै रमाइलो तरिकाले हामीले मनायो आजको धान दिवस तपाईँहरूको खेत खेतमा गएर तपाईँहरूको बारीमा गएर निकै नै हिलो पनि खेल्यो निकै नै भाउसे पनि गऱ्यो निकै नै अलिअलि भए पनि तपाईँहरूसँगै मिलेर रोपार पनि रोप्यो र रोपारहरूसँगै मिलेर र असारे भाकाहरूसँगै तपाईँसँगै लय मिलाएर थोरै भए पनि गायो र यस्तै गरी तपाईँ असारे भाकाहरू गाउन चाहनुहुन्छ र कार्यक्रममा आफ्ना आफन्त इष्टमित्रलाई केही सम्झनाहरू राख्न चाहनुहुन्छ भने टेलिफोन सम्पर्कमा आउन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट रूपचन्द तामाङ रूपचन्दजीलाई सर्वप्रथम त रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजको असार पन्ध्र गते धान दिवसको धेरै धेरै शुभकामना अनि के कसरी बित्यो नि तपाईँको दिन आज अनि रूपचन्दीले दही चिउरा खानु भयो कि नै दही चिउरा खानु भएन त्यसो भए हुन्छ रूपचन्दी कार्यक्रममा हुनुहुन्छ क कसलाई सम्झिने धन्यवाद हजुर समातेर अशोक प्रचल कुमार प्रवीण अनि सम्झना दिदीको लागि मेरो घर परिवारको लागि अनि दय भोटी लागि अनि तिलक तमाङको लागि अनि रुपचन सम्पूर्ण लागि दादा हुन्छ रूपचन्दजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरू पनि आफ्नो उपस्थिति चुनौती गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते यति बेला कोराकबाट रूपचन आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई आफ्ना सम्झना राखेर गइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो उहाँको आवाज चाहिँ मैले सानो सुनिरहेको छ अलिकति बुझ्न सकेनौँ र सम्पर्क विच्छेद भइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा आउन सक्नुहुनेछ र तपाईँ विशेष गरी आफ्नो घर परिवारदेखि टाढा हुनुहुन्छ आफ्नो आफन्तदेखि टाढा हुनुहुन्छ असार पन्ध्रको र धान दिवसको शुभकामना व्यक्त गर्न मन लागेको छ आफ्ना साथीभाइ इष्टमित्रहरूलाई भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुरबाट आशिष चेपाङ आशिषजीलाई चाहिँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजको धान दिवसको धेरै धेरै शुभकामना अनि तपाईँको के कसरी बित्यो नि आज असार पन्ध्र गते एकदमै रमाइलो भयो नि दही चिउरा पनि निकै नै खानुभयो होला होइन हुन्छ चाहिँ कार्यक्रममा आउनुभयो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो उपस्थित जनाउँदै गर्नुहोला माया नमार्नुहोला अहिले पनि छुट्टिन्छौँ नमस्कार यति बेला मकनपुरबाट आशिष चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा आउनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो आज चाहिँ किन उहाँ आवाज चाहिँ सानो आइरहेको छ मैले सुन्न सकेन सम्पर्क विच्छेद भइसकेको छ र अब भने कार्यक्रमबाट बिदा माग्नुपर्छ भनेर भनिरहेको छ एकजना मित्रलाई चाहिँ लिनुपर्छ भनेर राजले इसारा गरिराख्नु भएको छ जम्मा एकजना मित्रलाई लिन्छु किनभने हामीसँग समय छैन बिदा माग्ने बेला भइसकेको छ भोलि पनि कार्यक्रम अर्पण शुभ संस्कारको बसाइमा भेट हुने नै छ र जम्मा अब एकजना मित्रलाई मात्रै कार्य टेलिफोन सम्पर्कमा सहभागी गराउँछु र कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोले सिमलदेखि सुदीप चेपाङ सुदीपजी के छ तपाईँको नयाँ नौलो खबर हाम्रो पनि सबै ठिक छ तपाईँलाई विशेष गरी त रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगा हजको असार पन्ध्र गतिको धान दिवसको धेरै धेरै शुभकामना अनि आजको दिन चाहिँ के कसरी बित्यो नि तपाईँको दही चिउरा चाहिँ खानुभयो अनि रोपारहरूसँग यसो सहभागी हुन जानुभयो कि नै हुन्छ सुदीपजी कार्यक्रममा आउनु आउनु भएको छ कसलाई सम्झना राख्न चाहनुहुन्छ आज पन्ध्र गतिको धन्यवाद हजुर हजुर हुनुहुन्छ सुदीपजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरू पनि आफ्नो उपस्थित चुनौती गर्नुहोला अहिले छुट्टिन्छौँ नमस्कार यति बेला खोली सिमलबाट सुदीप चेपाङ आउनुभएको थियो भने हामी कार्यक्रममा साथीहरूलाई सहभागी गराउँदैन किनभने हाम्रो कार्यक्रमको समय सकिने लागेको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहस र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो भण्डाराबाट ऋषि अधिकारी गाईघाटबाट सन्जु पदमपुरबाट अञ्जना लामा कोराकबाट रूपसन मकवानपुरबाट आशिष चिपाङ र अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो खोलिसिमलबाट सुदीप चिपाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र कति साथीहरू टेलिफोन सम्पर्कमा आउनुभएको थियो तर पनि उहाँसँग कुराकानी गर्न पाएनौँ भोलिको दिनहरूमा पक्कै पनि तपाईँ हाम्रो कुराकानी हुने नै छ निराश नहुनुहोला र भोलिको दिनहरूमा पनि फोन लाउँदै गर्नुहोला र तिनजेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको यो कार्यक्रम अर्पण शुभ साँझको बसाइबाट बिदा हुँदै तपाईँलाई असार पन्ध्र गते धान दिवसको धेरै धेरै शुभकामना भन्दै आजको श्रृङ्खलाबाट बिदा हुन्छु नमस्कार karma गाउँ घर समाजको दर्पण होला रेडियो अर्पण छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्री का एकमात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम का छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दुई पर्ने टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस वाह बजा यो जयपुरी कुर्ता सुरुवाल तेजो फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो यो नाति पुर्किएको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने आएको ओम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिरक ब्ल्याङ्केट विवाह व्रत बन्द एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक Sauraha Chowk Chitwan proprietor Harikumar Shrestha phone number शून्य मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एक दाम उच्च दाम ओम नवदीप वस्त्रालय बेचाम छोरा कस्तो लाग्यो त हुनेवाला बुहारी हुनेवाला बुहारी त साह्रै राम्री छिन् अनि यो घरको डेकोरेसन झनै राम्रो बरु बुबा हुनेवाला सम्धिसँग सोध्नुहोस् न यी सबै मार्बल टाइल्स अनि सेनेटरिजका सामानहरू कहाँबाट ल्याएको अनि यो डेकोरेसन कसले गरेको हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या अनि त म पनि खुसी तपाईँकी बुहारी पनि खुसी ए यी सामानहरू अनि यो डेकोरेसन सबै हाकिमचोकको भर्तुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो म त सन्तुष्ट छु पूजा इन्टरप्राइजेसको सेवाबाट हजुर हामी कहाँ branded marble granites marble granite tiles Rangoli सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन आल्मोनियमका झ्याल ढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिम चौक भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छ बुबाको चौरासी पूजा अनि छोराको व्रतबन्द गर्ने दिन नजिकिसक्यो पूजा सामग्री केही बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरनी चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि सत्यनारायण पूजा रुद्री वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ सम्पर्क कालिका पूजा सामग्री खैरहनी चार पर्सा बागलुङ काली दुध डेरीको नजिकै प्रोप्राइटर खिमानन्द सुवेदी उर्मिला सुवेदी मोबाइल अन्ठानब्बे चार सय चौवन्न चालिस शून्य शून्य पाँच र अन्ठानब्बे चार सय एकाउन्न अडचालिस शून्य एकासी चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्रणाली अब आकर्षक घडेरीहरूको साथमा रत्नगर आठ पर्सौनी टाढा गाउँ स्थित साढे तिन बिघामा रहेको प्लटहरू रु तिन लाखदेखि बिस लाखसम्ममा उपलब्ध छ सोही प्लटमा आरसिसी ढलान सहित चार कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ विकासका पूर्वाधारहरू खाने पानी विद्युत ढल छ मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न बिस हातदेखि माथिको मोहडा भएको घडेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् साथमा भरतपुर बसन्त चौकदेखि तिन सय मिटर भित्र रङ फ्याक्ट्रीको आडैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्राली रत्नगर चितवन सम्पर्कका लागि रामप्रसाद पौडेल ओम शान्ति मोबाइल अन्ठानब्बे चार पचास तिहत्तर आठ सय सतसठी हरि चापागाई मोबाइल अन्ठानब्बे चार एकाउन्न छयत्तर तिन सय सतासी गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर मनोरञ्जनका लागि साझा खबरबाट गोविन्द खड्काको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियो र सीआईएन डट ओआरजी डट एनपीमा विश्वभर सुन्न सकिन्छ महत्वाकांक्षी योजना सहित सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिद्वारा सार्वजनिक दश लाख युवालाई स्वयंसेवक बनाइने स्थानीय निकायको चुनाव आगामी आर्थिक वर्षमा मात्रै वित्तीय सेवामा आम नागरिकको पहुँच बढाउन वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरता कार्यक्रमलाई उच्च प्राथमिकताका साथ विस्तार गर्नेछ एक सय मेगावट माथिका विद्युत आयोजनामा मात्र डलरमा पीपीए गर्ने गरी संसदीय समितिमा छलफल नागरिकको मतका आधारमा संविधान सभामा भएको भनिएको चुनावीको धाँधलीबारे छानबिन हुने जनतासँग त्यो सम्बन्धमा कुनै उजुरी छ कुनै प्रमाण छ र केही सुझाव छ भने सङ्घ संस्था सबैसँग हामीले माग गरेका छौँ त्यसको लागि दस दिनको समय दिएका छौँ आज धान दिवस पानी नपर्दा किसानहरूले धान रोप्न पाएनन् नब्बे प्रतिशत जमीन बाँझै धानको पकेट क्षेत्र मानिएका मध्यपश्चिमका जिल्लामा धानको बिउ अभाव आज आषाढको पन्ध्र भइसक्यो हामीहरू अस्ति नैदेखि बिउ खोजिरहेछौँ राधाचारको यहाँ बिउ पाइँदैन बाखे जिल्लामा र उत्तर कोरियाद्वारा दुईवटा छेप्यास र परीक्षण विश्वकप फुटबलमा आज दुईवटा खेल हुँदै पहिलो खेलमा मेक्सिको र नेदरल्याण्ड्स भिन्ने यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन सरकारले जनतालाई विकास र राहत दिने गरी आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ सजिलै प्राप्त भयो र रोजगारीका लागि विदेशिनु परेन भने मात्र नीति तथा कार्यक्रम राम्रो भयो भन्न सकिएला नत्र कागजी कार्यक्रमले नागरिकका लागि कुनै अर्थ राख्ने छैन अब मुख्य खबर सहित दीपक आचार्य महत्वाकांक्षी कार्यक्रम सहित सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ राष्ट्रपति डाक्टर रामवरण यादवले सरकारको आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको वार्षिक नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसदमा प्रस्तुत गर्नु भएको हो सरकारले तयार पारेको नीति तथा कार्यक्रम कृषिको आधुनिकीकरण ऊर्जा संकट निवारण र बेरोजगारी हटाउने जस्ता कुरामा केन्द्रित भएको छ आर्थिक विकासलाई थप गति दिन आम जनतामा बचत गर्ने बानी बसाल्न प्रोत्साहन गर्नेछ वित्तीय सेवामा आम नागरिकको पहुँच बढाउन वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरता कार्यक्रमलाई उच्च प्राथमिकताका साथ विस्तार गर्नेछ सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित र सरल बनाउन सार्वजनिक खरिदसँग सम्बन्धित ऐन नियम परिमार्जन गर्नेछ विद्युतीय खरिद प्रणालीको विस्तार गरी बोलपत्र सम्बन्धी काम कारवाहीलाई पारदर्शी र प्रभावकारी बनाइनेछ दलित र मुस्लिम छात्रा तथा लोपोन्मुख जातिका छात्रालाई प्राविधिक शिक्षाको अध्ययनको कार्यक्रम राखिएको छ भूमिहीन सुकुम्बासी मुक्त कमैया हलिया जस्ता अव्यवस्थित बसोबासका समस्या भोगेका लाग, लागि विशेष कार्यक्रम आउनेछ दूध माछा मासुमा आत्मनिर्भर बनाउन यसको व्यवसाय गर्नेलाई सहुलियत ऋण प्रदान गरिने कार्यक्रममा उल्लेख छ कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षाको प्रताभूति गर्न सामूहिक सहकारी र करार खेतीलाई प्रोत्साहन गर्नेछ सघन क्षेत्र निर्धारण गरी क्षेत्रगत विशिष्टीकरण आधारमा व्यावसायिक कृषि उत्पादनमा विशेष जोड दिनेछ कृषि क्षेत्रको समग्र विकास समग्र विकास र रूपान्तर गर्न कृषि क्रान्ति दशक घोषणा गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने नीति अवलम्बन गर्नेछ पैराबामा स्थापित विशेष